नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा बैतडी सतबाजबाट गोकुलेश्वर जाँदै गरेको ट्रिपर बैतडीको श्रीकोट सात तारलमा दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ एकजना हाम फालेर जोगिएका छन् आइतबार बिहान करिब आठ बजे न एक दुई नौ आठ नम्बरको ट्रिपर सडकबाट दुई सय मिटर तल खस्दा बझाङको कफल सेरी एक घर भएका चालक गौतम कुमार बोहरा र श्रीकोट नौ बैतडी घर भएका सहचालक रोशन भट्टक मृत्यु भएको प्रहरीले जानकारी दिएको छ दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदा गर्दा बाटोमा मृत्यु भएको हो उता बाह्र गोलालगञ्ज दुई अमरपुरमा ना तिन त पन्चानब्बे एकतिस नम्बरको ट्र्याक्टर बल्टिँदा च्यापेर चालकको उपचारका क्रममा मृत्यु भएको छ मृतकमा चालक अमृतगञ्ज पाँच जानकी नगरका सैँतिस वर्षीय मन्सीराम रहेको इलाका प्रहरी कार्यालय सिमरनगढका प्रहरी निरीक्षक किशोर कुमार उपाध्यायले बताउनुभयो त्यस्तै बाजुराबाट धनगढी जाँदै गरेको ना एक प तिस बयानब्बे नम्बरको जीप आइतबार दिउँसो अछामको घुगुरकोट टासी बजारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य चौधजना घाइते भएका छन् जिल्ला प्रहरी बाजुराका सहायक प्रहरी निरीक्षक तुलासिंह थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बाजुरा आपेचरका निरिप ओली रहेका छन् त्यस्तै झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ आइतबार वडा नम्बर तिन ढुङ्गाना चोकमा दमकबाट रविका लागि छुटेको बसको छतबाट झरेर एक युवा र दुम्सेमा ट्र्याक्टर धनीले चलाएको ट्र्याक्टर अनियन्त्रित भई पल्टदा ट्र्याक्टर धनीको घटनास्थलमा मृत्यु भएको हो इलाका प्रहरी कार्यालयका अनुसार मे एक चौध उन्नाइस नम्बरको बसको छतबाट झरेर दाहिनेपट्टिको चक्काले खिचेर इलामको इभाङ चारका पूर्णलिम्बुको मृत्यु भएको हो यता मावाखोलाबाट बालुवा झिकेर जाँदै गर्दा ट्र्याक्टर धनी दमक दुई पाङ्मी चोक बस्ने चालिस वर्षीय रुद्रबहादुर बस्नेतको ट्र्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ट्राफिक खबर मुलुकको करिब दस हजार किलोमिटर कालोपत्री सडकमा पन्ध्र लाखभन्दा बढी सवारी गुड्न थालेका छन् बढ्दो सवारी आयात र प्रयोगसँगै कालोपत्रे सडकले थेग्न नसक्ने गरी सवारी गुड्न थालेका हुन् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको चालु आर्थिक वर्षको पहिलो नौ महिनाको तथ्याङ्क हेर्ने हो भने एक लाख उनासाठी हजार पाँच सय सवारी दर्ता भएका छन् यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब चौबिस प्रतिशतले बढी हो अघिल्लो आर्थिक वर्षमा एक लाख उनातिस हजार सवारी दर्ता भएका थिए सवारी साधन खरिद गर्दा बैङ्कले सजिलै ऋण उपलब्ध गराउन थालेकाले दर्ता प्रक्रिया बढेको हो सडक विस्तारमा भत्काइने गरको मुआब्जा क्षतिपूर्ति र राजमार्गको नक्साङ्कनबारे विवाद उत्पन्न भएपछि मुलुकै नमुना आयोजनाको रूपमा निर्माण सुरु गरेको बेलिया बुटबल व्यापारिक मार्ग विस्तार आयोजना निर्माणमा अस्वस्थ आएको छ सडकको अतिक्रमित जग्गा हटाउन जारी गरेको पन्ध्र दिने सूचनामा पर्ने घरको मुआवजा तथा क्षतिपूर्तिबारे केही कुरा उल्लेख नगरेको र राजमार्गको चौडाइ कायम गर्न सडक विभाग र आयोजनाले गरेको नोक्सानकन फरक भएपछि दायाँ बायाँका बासिन्दा पुरानावेदन पुनरावेदन अदालत बुटबल पुगेका छन् टुङ्गो नलागेसम्म पचहत्तरदेखि बयासी फिटभित्रको भौतिक संरचना नभत्काउन पुनरावेदनले आयोजनाका नाममा निषेधाज्ञा जारी गरेपछि राजमार्ग केन्द्रबिन्दुबाट दुवैतर्फ बयासी फिट चौडाइ कायम गरी छ लेनको सडक निर्माण आयोजनाको निर्माण असहज